तिमीलाई हेरिरहन्छु म तारासँगै टोलाइरहन्छु एक्लै एक्लै एकान्तमा बसी तिमीलाई सम्झिने पाउँछु नजिक हुँदा वास्तै भएन आज टाढा हुँदा भाव भो हर पल तिमी नै याद आइरहेछौ यो कस्तो तिम्रो प्रभाव हो माया हो म पनि त तिमीलाई सम्झिरह हाँस्दा तिमी सँगसँगै हाँस्थ्यौ रुदा आँसु पुज्थ्यौ रिसाउँदा तिमीसँगमा दुख्नुको कारण सोध्थ्यौ आज टाढा तिमीबाट धेरै धेरै छु जता हेऱ्यो किन तिम्रै आकृति देख्छु अङ्गारोमा हुँदा वास्तै भएन आज टाढा हुँदा भाव हो हर पल तिमी नै याद आइरहेछौ यो कस्तो तिम्रो प्रभाव हो के यो माया हो Oh.